सम्झना राखौ लाख पुज्दै मन्दिरको सारा देउतालाई मैले छोडे मन दुख छ फेरि साधुको रोज दिन अरूलाई सजाएर राख्या छु मनमा

छु मनामा एउटालाई मैले छोडे मन दुख छ फेरि सानोको रोज दिन अरूलाई सजाएर राख्या छु पैसा होला पर्खाइमै गाउँझ पिँढ होला पुज्दै मन्दिरको सारा देउतालाई मैले छाडे मन दुःख छ फेरि सानोको रोज दिन अरूलाई सजाएर राख्या छु मनामा एउटा सजाएर राख्या छु मनमा एउटा मैले छोडे मन दुख छ फेरि सानो रोज दिन अरूलाई सजाएर राख्या छु मनमा एउटालाई